नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्रविधि संयोजन कक्षका मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी विशाल विक र घनश्याम गौतमको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुट नगर अस्पतालको स्थापना तथा कोविड अस्पतालको मन्त्री लम्सालद्वारा उद्घाटन गलकुट कोट घर संरक्षण गर्न प्रतिबद्ध रहेको मन्त्री लम्सालको भनाई गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा सिमलबोटमा सम्पन्न घुम्टे बगाले थापा परिवारको एक्काइसौँ वार्षिक साधारण सभा सम्पन्न र बागलुङका अधिकांश योजनाहरूमा सूचना बोर्ड बिनै काम सम्पन्न ठेकेदारले आखिर किन राख्दैनन् सूचनाका बोर्डहरू दाई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 निकायका जनप्रतिनिधिले गरेको कामको प्रशंसा समेत व्यक्त गर्दै मन्त्री लम्सालले सङ्घीयताकै कारण कारण देश डुब्यो देशले छत्तिस हजार बढी जनप्रतिनिधिको खर्च धान्न सक्दैन भन्नु गलत रहेको कोरोनाकै समयमा साबित भएको समेत स्पष्ट पार्नुभयो उहाँले जनताको समस्या समाधान गर्न छत्तिस हजार जनप्रतिनिधि निरन्तर लागि परेको समेत स्पष्ट पार्नुभयो उहाँले पर्यटन मार्फत गलकुटको समृद्धि हासिल गर्न सबै गलकुटवासी एकजुट हुनुपर्नेमा जोड दिनुभयो उहाँले दुई हजार अठार सालमा गलकुटबाट सदरमुकाम बाग्लुङ जाँदा गलकुटसहित बाग्लुङको विकास तीव्र गतिमा हुन नसकेको बताउँदै गलगुटलाई केन्द्रमा राखेर बागलुङको विकास अगाडि बढाउन गण्डकी सरकार तयार रहेको समेत बताउनु भा कार्यक्रममा गण्डकी सभा सदस्य चन्द्रबहादुर बुढा सागरले औषधि उपचार अभावकै कारण कोही पनि मर्न नपर्ने गरी संघीय प्रदेश तथा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताउनु भयो उहाँले गलकुट नगर अस्पताल बनाउनु आफैमा सुखद पक्ष रहेको बताउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत आग्रह गर्नुभयो कार्यक्रमको अवसरमा गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गरी नगर अस्पतालको रूपमा विकास गरी विशिष्टीकृत सेवा प्रवाहमा जुटेको समेत बताउनु स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत सङ्घ र प्रदेश सरकार जिम्मेवार हुन नसकेको बताउँदै गएको चैतमा कोरोना भन्दै लकडाउन भए पनि कोरोनाको अस्थायी अस्पताल निर्माण गर्न नौ महिना लागेको बताउँदै कुरा भन्दा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो उहाँले गलकुट नगर अस्पतालको लागि आवश्यक जनशक्ति उपकरण लगायतका सामग्रीको व्यवस्थापनमा गण्डकी सरकारको सहयोगको अपेक्षा सहित तत्कालका लागि औषधि सहितका सबै सेवाहरू सञ्चालनको लागि तथा व्यवस्थापनका लागि नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो कार्यक्रममा गलकुट नगरपालिका नगर अस्पताल तथा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्रले प्रवाह गरेको सेवा अभाव तथा आवश्यकता बारे अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर अरुण गौतमले मन्तव्य राख्नु भएको थियो कार्यक्रममा नगर अस्पतालको लागि आवश्यक उपकरण जनशक्तिको दरबन्दी लगायतका मागहरू समेटिएको मागपत्र मन्त्री लम्साललाई हस्तान्तरण गरिएको थियो कार्यक्रम गलगुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नानध्वज मल्लको स्वागत तथा गलकुट नगरपालिकाका सूचना अधिकारी तुलबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो दुई हजार सोह्र साल माघ पन्ध्र गते प्रथम जननिर्वाचित सरकारले स्थापना गरेको गलकोट स्वास्थ्य केन्द्र क्षेत्र नम्बर छ्यासीबाट सुरु भई स्वास्थ्य संस्थामा दुई हजार अठाइस सालमा स्वास्थ्य चौकीको रूपमा स्तर वृद्धि गरिएको थियो दुई हजार एकाउन्न सालमा गलकुट प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा विकास गरिएको उक्त केन्द्रलाई गलकुट नगरपालिकाको नगरसभाबाट पारित गरी दुई हजार सतहत्तर साल मङ्सिर चौबिस गते अर्थात् आज न गलकुट नगरपालिका ले नगर अस्पतालको रूपमा स्थापना गरेको हो कार्यक्रमको समापनसँगै गलगुट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर राणाले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला स्थल तथा सिमलबोटमा होमस्टे तथा सडक विस्तारका आवश्यक बजेटको व्यवस्था गर्न माग व्यवस्था गर्न माग गर्दै मन्त्री लम्साललाई मागपत्र हस्तान्तरण गर्नुभएको थियो गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोत घरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गर्नुभएको छ गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरूको अवलोकनको क्रममा गलकोट आउनुभएका मन्त्री लम्सालले गलकोट नगरपालिका वार्ड नम्बर तिन स्थित ऐतिहासिक गलकोट कोत घरको अवलोकन गर्दै पर्यटनको विकासको लागि सरकारले पूर्वाधार बनाउने निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार पर्चा धारणा राख्नुभएको थियो मन्त्री लम्सालको टोलीले गलकुट नगरपालिका वडा नम्बर तिनको सहस्रधारा झरना गलकुट राजदरबार लगायतका स्थलहरूको अवलोकन समेत गर्नुभएको गलकुट नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष बिर्जङ भण्डारीले जानकारी दिनुभयो गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा अन्तर्गत चौथो दिनको सभा सम्पन्न भएको छ कोरोना भाइरस कोभिड उन्नाइसलाई लक्षित गरी सिमलबोट हिस्लाङलाई मध्यनजर गर्दै रुस्दी युवा क्लब गलकुट नगरपालिका वडा नम्बर पाँच हरिचौर सिमलबोट खेल मैदानमा साधारण सभाको चौथो दिनको सभा सम्पन्न भएको हो सभामा सहकारीका सचिव योगेश भण्डारले प्रगति प्रतिवेदन कोषाध्यक्ष सुनमाया सुरेश ढकालले आर्थिक प्रतिवेदन र ऋण उपसमिति को प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति सदस्य सबिना घरती मगरले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो साधारण सभामा जनउत्थान सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम बहादुर सुनार जनैकता कृषि तथा पशुपालन सहकारीका अध्यक्ष गणेश श्रीष लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम गलगुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश बहादुर खत्रीको अध्यक्षता उपाध्यक्ष छमबहादुर खत्रीको स्वागत तथा सचिव योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो सहकारीले हरिचोर कौलेनी गैँटी बसाफाट देउराली बजार लगायतका क्षेत्रलाई लक्षित गरी भोलि हरिशोर बजारमा सभा सञ्चालन गर्ने जनाएको छ आत्रय गोत्रीय घुम्टी बगाले थापा दाजुभाइ परिवारको एक्काइसौँ वार्षिक साधारण सभा गलकुट नगरपालिका वार्ड नम्बर पाँचको थापा टोलमा सम्पन्न भएको छ सभामा परिवारको कोषाध्यक्ष सुविधा नयन बहादुर थापाले पन्ध्र लाख चौसठी हजारको आय व्यय सार्वजनिक गर्नुभएको थियो साधारण सभाको अवसर पारित ताराखोला गाउँपालिका वार्ड नम्बर तिन सेमखर्क निवासी वृद्ध दिलबहादुर थापा र श्रीमती तुलसी थापालाई चौरासी वर्ष पुगेको अवसरमा मायाको चिन्ह प्रदान गरी सम्मान गरिएको थियो त्यस्तै गलकुट नगरपालिका वार्ड नम्बर पाँच बहुनाथ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 बन्ने बोर्ड नराखिएको हो हाताभित्र बनेकाले अस्पतालकै भवन हो भन्ने थाहा छ तर ठेकेदार लागत सम्झौता र सक्ने मिति अस्पताल प्रशासनलाई थाहै छैन निर्माण सामग्री जतासुकै छरिएको छ अस्पताल आउने बिरामी र सवारी साधन पाक गर्न पनि अप्ठ्यारो बनाइएको छ तत्कालीन भवन डिभिजन कार्यालयमा सम्झौता गरेर ठेकेदारले काम थालेका थिए अहिले उक्त कार्यालय पनि संघीय र प्रादेशिकमा विभाजित छ कागजात खोज्नु पर्दा समितिका पदाधिकारी समेत पाउँदैनन् कति लागत हो कहिले सक्ने किन ढिला भएको बुझ्नै सकिँदैन सूचना अधिकारी तीर्थ गौतमले भन्नुभयो हामीले पनि फोन गरेर जानकारी लिनुपर्छ कतिपय विषय थाहै छैन सूचना बोर्ड राख्नुपर्ने प्रावधान अधिकांश योजनाले पुरा गरेका छैनन् सदरमुकामभित्रै सञ्चालित योजनामा पनि बोर्ड राखिएको छैन बहुवर्षीय योजनाको रूपमा सञ्चालित कुनै पनि योजनामा सूचना बोर्ड नराख्दा उपभोक्ताले कस्तो संरचना बन्ने कहिले बनिसक्ने लागत कति हो ठेकेदार को हो भन्ने पत्तो पाउन सक्दैनन् मध्यपाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा पनि यो समस्या छ त्यसबाहेक जिल्लामा निर्माण भएर हस्तान्तरण नभएका दर्जन बढी स्वास्थ्य चौकीमा समेत सूचना राख्ने गरिएको छैन बाटो भत्काएर छाडेका छन् गाउँ पस्ने सबै गोरेटो अल्पत्र छन् हामीले कसलाई भन्ने बागलुङ नगरपालिका वार्ड नम्बर तिनकी अध्यक्ष लक्ष्मी बासकोटाले भन्नुभयो जनताले दुःख पाएपछि वडा अध्यक्षलाई सराप्छन् डोजर लगाएपछि गोरेटाहरू सोझ्याउने पक्की सिँढी लगाइदिने वा के गर्ने भन्ने इस्टिमेटमा भए पनि ठेकेदारले वास्तविक नगर्ने गरेको उहाँले टिप्पणी गर्नुभयो मध्यपाडी लोकमार्गको वडा नम्बर तीनको खण्डमा सबैभन्दा धेरै गोरेटा र सिडी भत्काएपछि नबनेको उहाँले बताउनुभयो सूचना बोर्ड नराखेकै कारण गलकुट नगरपालिका वडा नम्बर दसमा भत्केको कुलो समेत स्थानीयले मर्मत गर्न नपाएको उपभोक्ता समितिले गुनासो गर्ने गरेका छन् झन्डै पचास लाखको लागत लाग्ने गरी कुलो भत्कियो बनाइदिएको बनाइदिने भनेको ठेकेदार र आयोजनाका कर्मचारीले वास्ता नै गरेनन् नगर प्रमुख भरत शर्मा गैरेले भन्नुभयो जनताले तीन वर्षदेखि शास्ति खेपेका छन् नगरपालिकाले दिएको पाइपबाट पानी तारेर धन धान रोपे पनि नियमित नियमित सिँचाइ अभाव भएको उहाँले बताउनु भयो आयोजनाले काम गर्न बोर्ड नराखेपछि ठेकेदार को हो सम्पर्क गर्ने कसलाई हो भन्ने अन्यल भएको उहाँले बताउनु भयो ठेकामा ठेकामा लागेका अधिकांश विकासी योजना उपभोक्तालाई थाहा नभई म्याद थप्ने र वर्षौंसम्म अलपत्र पार्ने उहाँले टिप्पणी गर्नुभयो सरकारी प्रावधान अनुसार सूचना बोर्ड नराख्दा ठेकेदारले लापरवाही गर्न पाउने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले टिप्पणी गर्नुभयो खोजी हुन्छ फोन गर्छन् भन्ने वाहना बनाएर बोर्ड नराखेको पाइयो उहाँले भन्नुभयो सरकारले जारी गरेको निर्देशिका नमान्नेलाई अब स्थानीय रूपमा पनि कारवाही गर्नुपर्छ प्रशासनले चासो राखेमा यो समस्या छिटो समाधान हुने उहाँले बताउनु ठेकेदारले भने बोर्ड राख्दा चन्दा माग्ने प्रवृत्ति जति बढेकाले सूचना बोर्ड राख्न नसकेको बागलुङ अक्षते सडक खण्डका ठेकेदार दिपेन्द्र बहादुर साईको भनाइ छ विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ अन्त्यमा शीर्ष खबर फेरि एकपटक गलकुट नगर अस्पतालको स्थापना तथा कोभिड उन्नाइस अस्पतालको मन्त्री लम्सालद्वारा उद्घाटन गलकुट कोदघर संरक्षण गर्न प्रतिबद्ध रहेको मन्त्री लम्सालको भनाई गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा सिमलबोटमा सम्पन्न घुम्टे बगली थापा परिवारको एक्काइसौँ वार्षिक साधारण सभा सम्पन्न र बागलुङका अधिकांश योजनाहरूमा सूचना बोर्ड छैनन् किन राख्दैनन् ठेकेदारले सूचना पार्टी खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो तपाईँ यसपछि साढे सात बजे सिआइएनको साझा खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सेवा साँझ बक सुन्न सक्नुहुन्छ हामी भने भोलि बिहान सात बजेको गलकुट खबर लिएर आउनेछौँ खबर कक्षबाट हामी सबैलाई आज्ञा दिनुहोस् ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार